संगा सँग देखे आचारकै संगा देखे हिजो अर्कै संगा देखे आजारकै संगा देखे मेरो सा छोडे देखे तिमीलाई धेरै धेरै सङ्ग देखे मेरो साथ छोडे देखे तिमीलाई धेरै धेरै सङ्ग देखे हिजो सङ्ग देखे आज सङ्ग देखे छ तिम्रो कसैले पुरा गरेनन् सबैको भरमा पर्यो तिमी कोही तिम्रो भरमा परेनन् टोल टोलमा तिम्रै चर्चा सुने बाटोमा पागल झै हाँसेको देखे सुने बाटोमा पागल झै हाँसेको देखे मेरो सा छोडे देखे तिमीलाई यस्तै यस्तै रूपमा देखे मेरो सा छोडे देखे तिमीलाई यस्तै यस्तै रूपमा देखे छोड्यौ म त्यही नै छु जस्तो छोड्यौ म त्यस्तै नै छु जहाँ छोड्यौ म त्यही नै छु जस्तो छोड्यौ म त्यस्तै नै छु धेरै पर तिमीलाई देखेँ धेरै परिवर्तन तिमीमा देखे धेरै परा तिमीलाई देखे धेरै परिवर्तन तिमीमा देखे मेरो साथ छोडे देखे तिमीलाई